मुहार झलमला पलेको त्यो उगेता मन अति जलेको भेट भयो काठमाडौँ बजारमा नै हो यो मनले चाहेको लाखौँ अनि हिँड्दा हिँड्दै पाइलो नि भेट भयो पोखरा हो यो चाहेको अनि you are new. बोलाम कि मनको कुरा छेउमै गई बोलाम कि भेट भयो स्यान्जाको बजारमा नै हो यो मनले चाहेको लागौँ अनि चाहेको लाखौँ अनि मायालो भेटी I need.